सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ र आज मैले अर्पण समर्पणको व्यवसायमा तपाईँको माझमा नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका निकै नै चर्चित लोकभाकाहरू लिएर उपस्थित भएको छु आजको अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आजको अर्पण समर्पणको श्रृङ्खलासँग सहकार्य गरेको छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले जुन चाहिँ जुटपाने क्लब चोकमा रहेको छ तपाईँले घर बनाउँदै हुनुहुन्छ घरको लागि आवश्यक पर्ने सामानहरू रेङ ब्लकको खोजीमा हुनुहुन्छ भने तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट उद्योगलाई तपाईँले त्यहाँबाट कङ्क्रिट ब्लक रेलिङ रिङ गमला ढुङ्गा गिटी बालुवा समेत पाउनुहुनेछ त्यस्तै गरी होम डेलिभरीको पनि व्यवस्था रहेको छ एकपटक अवश्य सम्झिनुहोला घर बनाउँदै हुनुहुन्छ घरको लागि हरेक सामग्रीहरूको आवश्यकता पर्छ ती सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनै पर्छ बुद्धि कम्प्युट एन्ड ब्लक उद्योगलाई जुन जुटपानी क्लबचोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइसमा तपाईँले फोन गर्नुहोला र प्रोप्राइटर हुनुहुन्छ बुद्धिबहादुर कुमार यो जानकारी तपाईँलाई गराउँछु र अर्पण समर्पणको यो श्रृङ्खलामा यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरबाट महेन्द्र लिम्बु के गर्नुहुन्छ महेन्द्रजी म पढ्दैछु म कतिमा पढ्नुहुन्छ म अहिले टुवेल्भमा हो कस्तो भइरहेछ इक्जाम ठिकै छ हिजो अलि बिग्रियो हिजो अलि बिग्रियो है ल ठिकै छ एउटा बिग्रिए पनि अरू राम्रो होस् राम्रोसँग दिनुहोस् राम्रोसँग तयारी गर्नुहोस् है हजुर अनि आज हर्पण समर्पणमा आउनु भएको छ हामी मिठो लोक भाका बजाउँछौँ त्यो भाका मार्फत चाहिँ के कसो सम्झिनुहुन्छ सर्वप्रथम त हजुरलाई धन्यवाद त्यसपछि अर्पण होल्ड युनिटलाई हजुर त्यसपछि पिठुवाको विजय सा विजय सारूलाई त्यसपछि सञ्जय सारूलाई हजुर लगायत टुवेल्भ पढ्ने सम्पूर्ण साथीहरूलाई राम्रोसँग पढ्न भन्न चाहन्छु हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ है ल नमस्कार महेन्द्रजी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 आज धन्यवाद अनि अर्पणा होली उनी परिवारको लागि अनि मेरो दिदी गङ्गा दिदीको लागि अनि मलाई चिन्ने मान्छेले सम्झिनुको लागि हुन्छ प्रतिमाजी आउनुभयो खुसी लाग्यो समय रह्यो भने सम्झिँदै गर्नु होला है नमस्ते नमस्कार प्रतिमाजी आउनु भएको थियो यति बेला हेटौडादेखि आउनु भएको थियो अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहर्जमा र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट हामीलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँको सम्झना आफन्तसम्म पुर्याउनका लागि हामी हरेक दिन आउँछौँ यो पनि तपाईँलाई थाहा छ फोन गर्नुपर्छ यो पनि तपाईँलाई थाहा छ फोन नम्बर पनि तपाईँलाई थाहा छ यदि थाहा छैन भर्खर पहिलोपटक अर्पण समर्पणको यो श्रृङ्खला सुन्नु भएको छ भने म पक्कै पनि भन्छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ किरण पन्त हो जय मङ्गलाबाट किरण पन्त हजुर के गर्नुहुन्छ किरणजी बसी बसाइ छ अनि के छ जय जयमङ्गलातिरको नयाँ नौलो हालखबर हाम्रो किरणजीको नयाँ नौलो हालखबर सबै ठिक छ अनि तपाईँको मेरो पनि एकदम ठिकठाक छ अहिलेसम्म यतिको तपाईँहरूसँग हाँसेर बोल्न पाइरहेको छ सधैँ पाइराखौँ त्यति हो अनि किरणजी कतिको सुन्नुहुन्छ कार्यक्रम सुन्नुहुन्छ है ल ठिकै छ समय रह्यो भने हामीलाई माया गर्दै गर्नुहोला फोन लागेन भने फोन गर्न त्यति भ्याउनु भएन भने सुनेर चाहिँ साथ दिनुहोला है त हजुर अनि आज अर्पण समर्पणमा कसलाई सम्झिनुहुन्छ धन्यवाद त्यसपछि ल ठिक छ खुसी लाग्यो आउनुभयो अहिले भने तपाईँबाट छुट्टिन्छ है ल नमस्कार किरणजी भएको थियो यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा आज मैले अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको माझमा नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका नयाँ नयाँ लोकभाकाहरू तपाईँको माझमा लिएर आएको छु यति बेला तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ आफन्तलाई सम्झिन चाहनुहुन्छ आफन्तहरूको लागि सम्झना सन्देश छ भने तपाईँले फोन गर्नु लागि पनि आग्रह गर्छु र यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा एउटा मिठो लोक भाका तपाईँ सम्पूर्णको लागि रे मोटुमा सल्किँदै आँसु पनि आँखामा झल्किँदै बिछोडको घाउ बल्झाओ नआउँछ बरु मलाई मारेरै जाऊ सानो यति धेरै रुवाएर के पाउँछ मोटुमा सल्किँदै आँसु पाइँदै बिछोडको घाउ बल्दा बरु मलाई मारेरै जाऊ सानो यति धेरै रुवाएर के पाउँछ बरु मलाई मारेरै जाऊ सानो यति धेरै रुवाएर के पाउँछ पाउँछन् यति धेरै रुवाएर के पाउँछौ निकै नै मिठो भाका भर्खरै बजारमा आएको भाका हो तपाईँलाई अर्पण समर्पणको व्यवसायमा हामीले राखिसकेका छौँ तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा आफ्ना आफन्तलाई सम्झिन मन लागेको छ घर परिवारलाई सम्झिन मन लागेको छ कुनै सम्झना सन्देश के केही भन्न मन लागेको छ केही नभनि नहुने भएको छ भने आउनुहोला दुईवटा बाटो हामीले तपाईँको लागि खुला गरिराखेका छौँ र आजको अर्पण समर्पणको श्रृङ्खलासँग सहकार्य गरेको छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योग जुन जुटपाने क्लब चोकमा रहेको छ तपाईँले घर बनाउँदै हुनुहुन्छ नयाँ घरको निर्माण गर्दै हुनुहुन्छ र त्यो घरको लागि आवश्यक पर्ने रिङ ब्लक रेलिङ तपाईँलाई चाहिएको छ ढुङ्गा गिटी बालुवाहरू पनि तपाईँलाई पक्कै पनि चाहिएको छ चाहिन्छ नै यदि त्यस्तो छ भने चाहिँ तपाईँले सम्झिनुपर्छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटपानी क्लबचुकमा रहेको छ मैले तपाईँलाई जानकारी गरेर राखेको छु प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमार मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइसमा तपाईँले फोन गर्नुहोला र अर्डर पनि गर्न सक्नुहुनेछ होम डेलिभरीको पनि सुविधा रहेको छ यो जानकारी पनि तपाईँलाई गराउँछु र अर्पण समर्पणको यो श्रृङ्खलामा यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म हेटौँडाबाट शिला बोल्दैछु हेटौँडाबाट शिला हजुर के गर्नुहुन्छ शिलाजी म त्यत्तिकै बस्ने हो त्यत्तिकै बस्नुहुन्छ अनि आज अर्पण समरोडमा पहिलोपटक फोन है होइन होइन मैले धेरैचोटि गर्छु तर यो कार्यक्रममा चाहिँ पहिलाचोटि भन्नु पर्यो मसँग चाहिँ पहिलोपटक भेट हुँदैछ है अनि शिलाजीले आज अर्पण समर्पणमा आउनु भएको छ कसो सम्झिनुहुन्छ हजुर कसलाई सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत यो कार्यक्रममा के भन्छ टाढीमा बस्ने मेरो साथीहरू अनि मनकाउन फेन्सीको प्रोपाइटर रमेशजीलाई हजुर अनि रेडियो अर्पण होल युनिटलाई हजुर अनि विशेष गरी हजुरलाई धन्यवाद अनि हेटडामा बस्ने मेरो अब मम्मी बुवा मेरो सबैजना मलाई चिन्नुहुने सबैलाई सुनाउन चाहन्छु हुन्छ शिलाजी आउनुभयो कार्यक्रममा खुसी लाग्यो फेरि फेरि पनि यहाँको सहभागिता रहनेछ यो आशा भने मैले लिएको छु है त ल नमस्कार शिलाजी हुनुहुन्थ्यो यति बेला हेटौडादेखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु पऱ्यो राज्यले हात हल्लाइराख्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार भन्दै गइसक्नु भएको छ ठिकै छ कहिलेकाहीँ यो नेटवर्कले पनि साथ दिँदैन कि त्यति आजभोलि त अलिकति डिस्टर्ब पनि भइरहेको छ धेरै नै डिस्टर्ब भइरहेको छ खै किन हो त्यो चाहिँ थाहा छैन यो हाम्रो परिपाटी नै बसिसकेको छ अब फोन लाग्दा सम्पर्क नहुनु डिस्कनेक्ट हुनु कुराकानी गर्दा गर्दै यो साझा समस्या नै बनिसकेको छ जे होस् अर्पण समर्पणको बसाइ हो तपाईँ आउन चाहनुहुन्छ भने दुईवटा बाटो अरू कसैको लागि होइन तपाईँकै लागि हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ अनि आफ्ना आफन्तलाई सम्झिनुहोला घर परिवारलाई सम्झिनुहोला तपाईँको सम्झनाको साथमा हामी मिठो लोक भाका तपाईँको माझमा आजको व्यवसायमा राख्ने नै छौँ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी गरेर राखेको छु र जानकारी गराइ नै रहनेछु कार्यक्रम अवधिभर तपाईँ घर बनाउँदै हुनुहुन्छ नयाँ घरको निर्माण गर्दै हुनुहुन्छ तपाईँलाई घरको लागि आवश्यक पर्ने ढुङ्गा गिटी बालुवा रिङ ब्लक रेलिङ चाहिएको छ खोजिराख्नु भएको छ ठाउँ भेट्नु भएको छैन भनेदेखि तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योग जुन जुटपानी क्लब चोकमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ बुद्धि बहादुर कुमार यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नुभयो म उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म अमृता कडेल अमृता कडेल वीरेन्द्रनगरबाट हजुर के गर्नुहुन्छ अमृता हजुर पढ्दै कहाँ पुऱ्याउनु भयो पढाइ म एघारमा कस्तो छ पढाइ ठिकै छ ठिकै छ राम्रोसँग पढ्नु होला आज कार्यक्रममा पहिलोपटक आउनुभयो हजुर सुन्नुहुन्छ कि के गर्नुहुन्छ कार्यक्रम कतिको सुन्नुहुन्छ एकदम कस्तो लाग्छ लाग्छ ल ठिक छ सधैँ माया गर्नुहोला समय रह्यो भने फोन पनि गर्दै गर्नुहोला सुनेर साथ दिनुहोला है त अनि आज अमृताजीले कसलाई सम्झिनुहुन्छ अर्पण समर्पण मार्फत सर्वप्रथम धन्यवाद अनि त्यसपछि मेरो बाबा कोरियामा आमा हुनुहुन्छ हजुर उहाँलाई अनि मेरो विदेशमा भन्ने नाम गरेको हुन्छ त्यो उहाँलाई अनि म अमृत तिमी नदी परिवारलाई हुन्छ अमृताजी आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार अमृताजी आउनु भएको थियो निकै नै आत्तिएर बोल्नु भएको हो कि जस्तो पनि लागिरहेको थियो अलिकति आवाज स्पष्टसँग त सुनिएको थिएन नि तैपनि मैले उहाँसँग कुराकानी गर्ने कोसिस गरेँ यति बेला अर्को साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ रमाइलो बस्तीबाट रामशरण अधिकारी बस्ती नै रमाइलो छ रामशरणजी आउनु भएपछि कार्यक्रममा पनि रमाइलो नै हुन्छ है के छ राम शरणजी हाल खबर एकदम ठिक छ खाजा खानुभयो कि खानु भएको छैन अनि हाम्रो राम शरणजी हिजो पनि आउनु भएको थियो अलिक सन्चो छैन पनि भन्दै हुनुहुन्थ्यो ल ठिकै छ मेडिसिन टाइममा लिनुहोला आफ्नो ख्याल गर्नुहोला आफ्नो परिवारको पनि ख्याल गर्नु साथसाथै फेरि परिवारलाई पनि रोगले आक्रमण गर्न सक्छ है अनि आज अर्पण समर्पण मार्फत रामशरणजीले कसो सम्झिने धन्यवाद हाम्रो थाहा हो ल पढ्याउने सबैजनालाई हजुर मेरो घर परिवार अनि मेरो साथीहरू गणेश प्रसन्न राजकुमार र मलाई रामचरण फेरि पनि हुन्छ आउनुभयो खुसी लाग्यो रामचरणजी अहिले भने छुटिन्छु नमस्कार रामचरणजी आउनु भएको थियो यति बेला रमाइलो बस्तीबाट र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ यति बेला कोही साथी हुनुहुन्छ लाइनमा अन्तिम सहभागी हुनुहुन्छ कि जस्तो लागिरहेको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट निरज भन्नुभयो हो मिलन चेपाङ के गर्नुहुन्छ मिलन हाम्रो मिरनजीको आवाज त स्पष्टसँग मैले सुन्न सकिराखेको छैन क कसलाई सम्झिनुहुन्छ फटाफट सम्झिनुहोस् धन्यवाद हुन्छ मिलन आउनुभयो खुसी लाग्यो अहिले भने तपाईँबाट छुटिन्छ है ल नमस्कार मिलनजी आउनु भएको थियो यति बेला कुराकदेखि आवाज त राम्रोसँग आएको थिएन तै पनि कुराकानी गर्ने कोसिस मैले गरेँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसम्म अब भने तपाईँले फोन प्रयास नगर्नुहोला आजको कार्यक्रमको भने हामी अन्तमा आइसकेका छौँ राज्यले हात हल्लाइसक्नु भएको छ विदा माग्नुहोस् है भन्दै हुनुहुन्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो बसाइलाई साथ दिनुभयो सुनेर बस्दिनु भयो मसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति निकै नै आभार प्रकट गर्छु आज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 कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय छ्यासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी के तपाईँ शुभ विवाह व्रतबन्ध गर्दै हुनुहुन्छ या विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटम पाइने ठाउँ खोजिरहनु भएको छ यदि त्यसो हो भने विश्वासिलो र भरपर्दो तपाईँको आफ्नै पसल हो आरके भाँडा plastic and gift house and gift house शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक मात्र ठाउँ आरके भाँडा plastic and gift house R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 राजधानी ढाकामा भत्किएको गार्मेन्ट कारखानामा मृत्यु हुनेको संख्या पाँच सय नाग्यो र ACC under nineteen elite cup क्रिकेटमा कुवेतमाथि नेपालको फराकिलो जित आइसिसी क्रिकेटमा आज कोलकाता नाइट राइडर आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भेट्ने सूचना रत्नगर नगरपालिकाको आर्थिक सहयोग र चितवन नेत्रहीन सङ्घ इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट सुरु भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दिई अपाङ्ग गणना कार्यक्रमलाई सफल पारिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ दिदी हार्दिक अनुरोध गर्दछौ संयोजक उपेन्द्र अधिकारी सहजकर्ता भरतमणि भट्ट बाट सूचना देश तथा विदेशमा छरिएर रहेका ठाइला तथा ठाइलीहरूको भेला यही दुई हजार सत्तरी साल वैशाख छब्बिस गते माता तीर्थ औसीको दिन चितवनको चौराहमा हुन गइरहेको हुँदा सम्पूर्ण ठाइला तथा ठाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ सम्पर्कको लागि अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस अन्ठानब्बे पाँच पचास नब्बे शून्य शून्य चार अन्ठानब्बे पाँच पचास बैसठी तिन सय बत्तिस र अन्ठानब्बे चार बाहन्न त्रिहत्तर आठ सय बाह्र स्थान होटल मोनालिसा सौराहा आयोजक ठाइला सहयोग संरक्षण समाज सौराहा चितवन रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा पारेको राष्ट्रिय खबरमा सरस्वती राउत र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा कार्तिकको अन्तिम साता निर्वाचन गर्ने गरी चुनावको मिति घोषणा गर्न सरकारलाई एकीकृत माओवादी र काङ्ग्रेसले दबाव दिने भएका छन् कोइराला निवास महाराजगंजमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला बीच भएको भेटमा कार्तिकको अन्तिम साता निर्वाचन गर्ने औ अनौपचारिक सहमति गर्दै सरकारलाई मिति तोक्न दबाव दिने भएका हुन् उहाँहरूबीच चुनावी वातावरण बनाउन दलहरूले खेल्ने भूमिका र सरकारले गर्नुपर्ने कामका विषयमा पनि छलफल भएको नेपाली काङ्ग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिनुभयो तेइस गते पछाडि नै संयुक्त बैठक गरौँ भन्ने कुरा भएको छ त्योभन्दा अगाडि कुराकानी गरौँ नेपाल काङ्ग्रेस माओवादी नेपाली काङ्ग्रेस एमाले लगायत अन्य साना दलहरूसँग मधेसाई दलहरूसँग लगायत अन्य साना दल सबैसँग कुराकानी गरेर बैठक गरौँ र मूलत चुनावको वातावरण कसरी तयार गर्ने भन्ने भेटमा कार्तिकको अन्तिम साता वा मंगिरको पहिलो सातामा निर्वाचन गर्ने वातावरण बनाउन सरकारलाई दबाव दिने विषयमा कुराकानी भएको थियो भेटमा प्रचण्डले आफ्नो भारत भ्रमण र भारतले दिएका सुझावका विषयमा पनि कोइरालालाई जानकारी गराउनु भएको थियो मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले मङ्सिरमा चुनाव गराउन सरकार लागि परेको बताउनु भएको छ चुनावका लागि सरकारले तयारीलाई तीव्र पारेको भन्दै उहाँले सरकारलाई सघाउन सबैसँग अपिल गर्नुभयो काठमाडौँ विश्वविद्यालयको त्रिसठौं बैठकलाई सम्बोधन गर्दै रेग्मीले विगतका सरकारहरूबाट भएका गल्ती र कमजोरीबाट पाठ सिकेर अघि बढ्न आग्रह गर्नु विगतका गल्ती र कमजोरीबाट पाठ सिकेर अघि बढ्ने बताउनुभयो दलहरू र निर्वाचन आयोगसँग चुनावका लागि परामर्श भइरहेको भन्दै चाँडै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार लागि परेको उहाँको भनाइ छ निर्वाचन निष्पक्ष हुनेमा शङ्का नगर्न आग्रह गर्दै रेग्मीले आन्दोलन र दलहरूलाई पनि चुनावमा सहभागी हुन आग्रह गर्नुभयो संविधान सभा निर्वाचनलाई सबै जनसमुदायले सकारात्मक र आशावादी सोचका साथ लिनुपर्ने उहाँको जोड छ कार्यक्रममा मन्त्री परिषदका अध्यक्ष रेग्मीले नेपालको शैक्षिक विकास सन्तोषप्रद रहे पनि शिक्षित जनशक्तिबाट समुचित लाभ लिन नसकिरहेको बताउनुभयो नेपालको शिक्षा विकासमा काठमाडौँ विश्वविद्यालयले खेलेको भूमिकाप्रति उहाँले आभार व्यक्त गर्नुभयो सरकार विरुद्ध आन्दोलन गर्दै आएका नेकपा माओवादी सहितका तेत्तीस दलहरूले निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्न माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् सरकार र निर्वाचन आयोगले असंवैधानिक तरिकाले निर्वाचन गर्न लागेको भन्दै उनीहरूले बिहान नौ बजेदेखि दस बजेसम्म आयोग कार्यालय अगाडि कान्तिपथमा प्रदर्शन गरेका हुन् सरकारलाई असंवैधानिक भन्दै यस्तो सरकारले निर्वाचन गर्न नसक्ने उनीहरूको भनाइ छ सरकार गठनका लागि भएको पच्चीस बुधे सहमति खारेजी हुनुपर्ने अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलाराज रेग्मीले राजीनामा दिनुपर्ने लगायतका माग राखी तेत्तीस दलहरूले आन्दोलन गर्दै आएका छन् माओवादी सहितका तेत्तीस दलले आफ्ना माग पूरा नभएसम्म निर्वाचन सम्बन्धी काम अघि बढ्न नदिने चेतावनी समेत दिएका छन् नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अबको निर्वाचनबाट एकीकृत नेकपा माओवादी पार्टी नरहने बताउनु भएको छ दैलेखपा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष खनालले चुनावबाट माओवादी बढारिने दावी गर्नुभएको हो विगतमा जस्तो जनतालाई धम्क्याएर बुथ क्याप्चर गरी चुनाव जित्ने अवस्था नरहेको भन्दै अध्यक्ष खनालले अबको चुनावले एकीकृत माओवादीलाई ठेगान लगाउने बताउनुभयो माओवादीका माओवादीका कारण विगतमा संविधान बन्न नसकेको दावी गर्दै खनालले जनताले एमालेलाई पहिलो पार्टी बनाएपछि मात्रै संविधान बन्ने ठोकुवा गर्नुभयो जनताका अधिकार सुनिश्चित गर्न चुनाव सफल पार्नुको विकल्प नभएको भन्दै उहाँले निष्पक्ष निर्वाचनका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताउनुभयो सरकारले आउँदो असार एक गतेदेखि खाना पकाउने ग्यासको दुई थरी सिलिन्डर लागू गर्ने भएको छ असार एक गतेदेखि घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि निलो रङका सिलिन्डर प्रयोगमा ल्याइने भएको हो नेपाल आयल निगमले सार्वजनिक सूचना जारी गरी जेठ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गर्न सरकारवाला सबैलाई आग्रह गरेको छ निगमले प्रमाणित विक्रेतालाई ग्यास फारम उपलब्ध गराउन र उपभोक्ताको जानकारीका लागि आफ्ना विक्रेताको नाम ठिगाना सहितको सार्वजनिक सूचना निकाल्न उद्योगीहरूलाई आग्रह गरेको छ यसअघि फागुनदेखि लागू गर्ने भनिए पनि व्यवसायीसँग कुरा नमिलेपछि दुई थरी सिलिन्डर योजना रोकिएको थियो तर अहिले आपूर्ति मन्त्रालय लगायतका सरकारवाला सबै सक्रिय भएकाले दुई थरी ग्यास सिलिन्डर लागू गर्ने तीव्र तयारी भइरहेको नेपाल भइरहेको आयल निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले जानकारी दिनुभयो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठमै गर्न सर्वोच्च अदालतले आदेश दिएको छ निर्वाचन प्रक्रियाको विषयलाई लिएर सर्वोच्चमा परेको रिटको आज फैसला गर्दै अदालतले कुनै प्रक्रियाको कुनै प्रक्रियाको विषयलाई लिएर रोकिनु नपर्ने निर्णय सुनाएको हो न्यायाधीश रामकुमार प्रसाद शाह वैद्यनाथ उपाध्याय र तर्कराज भट्टको संयुक्त इजलासले निर्वाचन गर्न आदेश दिएपछि जेठमा निर्वाचन हुने सम्भावना बढेको छ यसअघि विश्वविद्यालयले जेठ तेह्र गते निर्वाचन गर्ने घोषणा गरेको थियो प्रेस स्वतन्त्रताको संरक्षण र संस्थागत गर्न नसकेको भन्दै पत्रकारहरूले नै नेपाल पत्रकार महासंघको आलोचना गरेका छन् उनीहरूले पत्रकार महासंघको नेतृत्व सानातिना विषयमा अल्झिएको टिप्पणी गर्दै पत्रकारहरूका अधिकारलाई संस्थागत गर्न सिलसिलाबद्ध तरिकाले लाग्न नसकेको बताएका हुन् विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले राजधानीमा गरेको प्रभात फेरीपछि आयोजित कार्यक्रममा सहभागीहरूले महासंघमा राजनीतिक पूर्वाग्रह बढ्दै गएको भन्दै चिन्ता प्रकट गरेका छन् कार्यक्रममा अधिकांश वक्ताहरू अधिकारीहरूले कुनै घटना भइसकेपछि विज्ञप्ति निकाल्ने वा विरोध जुलुस निकाल्ने बाहेक घटना हुनै नदिने गरी अभियान चलाउने काममा महासंघ चुकेको बताएका थिए विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले आज देशभरि संविधान सभाको निर्वाचन मार्फत लोकतान्त्रिक संविधान स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरूको हितमा हाम्रो अभियान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेको छ संयुक्त राष्ट्र संघद्वारा मे तीन तारिकलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मान्यता दिएपछि नेपालमा यो दिवस सन् उन्नाइस सय सन्तानब्बेदेखि मनाउन थालिएको हो बैतडीको सलेना गाउँ विकास समिति वडा नम्बर दुई मालिकुलमा खानेपानीको समस्या भएको छ सुक्खा यामसँगै पानीमा मल सुक्दै गएपछि स्थानीय बासिन्दालाई खानेपानीको समस्या परेको हो खानेपानीको व्यवस्था गर्न करिब आधा घण्टा हिँडेर पानी ल्याउनु पर्ने गरेको स्थानीय धना जोशीले बताउनुभयो आधा घण्टा हिँडेर पनि पानी नपाएपछि आफूहरू अप्ठ्यारोमा परेको स्थानीय शिक्षक खड्गबहादुर चन्दले गुनासो गर्नुभयो नवलपरासीको रजहरमा रहेको प्राकृतिक अस्पताललाई चितवनकी गौरी देवी प्रधानले एक करोड रूपियाँ सहयोग गर्नु भएको छ चितवन नारायणगढ क्षेत्रपुर बस्ने गौरी देवी प्रधानले आफ्ना श्रीमान स्वर्गीय श्यामकृष्ण प्रधानको स्मृतिमा प्राकृतिक चिकित्सालयलाई एक करोड रूपियाँ सहयोगको घोषणा गर्नुभएको हो सहयोग रकमबाट अस्पताल सञ्चालक समितिले बिरामीहरूको आवासका लागि भवन बनाउने तयारी गरिरहेको बताइएको छ भवनमा बिरामीहरूको आवासका लागि करिब पचास सय रहने सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला छोरीको बिहेको लागि सबै तयारी सकियो त बुढा बिहेको सबै तयारी चाहिँ भए बुढी गहनाको लागि चाहिँ अलि टेन्सन हुने भयो ल बुढा पनि दुनियाँका छोरीको बिहेमा गौरव सुनचाँदी पसलबाट सबै गहना ल्याइसके कहाँ छ त अनि यो गौरव सुनचाँदी पसल बुढी ल तिमीलाई थाहा छैन र बुढा रनपा दुई हाई स्कुल रोडमा वर्षौँ वर्षदेखि हाम्रै सेवामा समर्पित छ नि हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक सुनसादीका गरगहना पाइनुका साथै कम्प्युटराइज प्रविधिद्वारा सही नापतोलको व्यवस्था राशि अनुसारका पत्थरहरू पुराना गरगहनाबाट नयाँ गरगहना साटफेट गर्ने व्यवस्था साथै स्वदेशी तथा विदेशी कालीगरहरूद्वारा समयमा नै गरगहना तयार गरिन्छ विस्तृत जानकारीका लागि सम्पर्क गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कुल टाढी चितवन फोन शून्य छप्पन्न पाँच साठी दुई सय अडतिस मोबाइल अन्ठानब्बे चार पचास सडसठी शून्य तेत्तिस proprietor Deepak Century Digpal Century स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमोसा ट्राभल्स टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa towers and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट विदेशका खबर पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनेजुर भुट्टोको हत्याका बारे अनुसन्धान गरिरहेका एकजना सरकारी वकिलको हत्या भएको छ अनुसन्धानमा संलग्न चौधरी जुल्फिकर अलीलाई अज्ञात समले गोली हानी हत्या गरेको हो राजधानी इस्लामाबादमा रहेको प्रति आतंकवाद अदालतमा जाँदै गरेको अवस्थामा अलि चढेको कारमा आक्रमणकारीले गोली चलाएका थिए गोली लागेपछि अनियन्त्रित बनेको कारको ठक्करबाट एकजना महिला पैदल यात्रीको समेत ज्यान गएको छ उनलाई कसले र किन गोली हानेको भन्ने बारे प्रहरीले केही बताएको छैन अलि दुई हजार सातमा पूर्व प्रधानमन्त्री बेनेजर भुट्टो हत्याको विषयमा छानबिन गर्ने उच्च अधिकारी हुन् भुट्टोको सुरक्षा व्यवस्था मिलाउन नसकेका आरोपमा पूर्व शासक परवेज मुशरफले अदालतमा मुद्दा खेपिरहेका छन् बंगलादेशको राजधानी ढाकामा भत्किएको गार्मेन्ट कारखानामा मृत्यु हुनेको संख्या पाँच सय नागेको छ गै राति उन्तिस जनाको शव भत्किएको भवनबाट निकालिएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो भवन भत्किँदा करिब दुई हजार पाँच सयको हाराहारीमा मानिसहरू घाइते भएको पनि बताइएको छ बुधबार भएको गार्मेन्ट कारखाना दुर्घटनालाई सरकारले इतिहासकै सबैभन्दा ठूलो औद्योगिक दुर्घटना भएको बताएको छ कारखानाको पाँच तले भवन दुर्घटनापछि भवन निर्माणमा संलग्न नौ जनालाई प्रहरी प्रहरीले पक्राउ गरेको छ अब खेलकुदका खबर मलेसियामा जारी एसिसी अंडर 19 एलिट कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ चार पटकको च्याम्पियन कुवेतलाई चौरासी रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले शानदार विजयी सुरुवात गरेको हो कोलालामपुरको किनारा ओभरमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले कुवेत समक्ष एक सय चौरानब्बे रनको लक्ष्य प्रस्तुत गरेको थियो नेपालले दिएको लक्ष्य पछ्याएको कुवेतले छत्तिस दशमलव दुई ओभर खेल्दै पूरै विकेट गुमाएर एक सय नौ रन मात्र बनाएको थियो पहिला ब्याटिङ गरेको नेपालले बयालिस दशमलव पाँच ओभर खेल्दै सबै विकेट गुमाएर एक सय तिरानब्बे रन बनाएको थियो नेपालको तर्फबाट अमित श्रेष्ठले सर्वाधिक छयालिस रन जोडे भने पवन श्रेष्ठ र हरिशङ्कर शाहले तेइस तेइस रन बनाएका थिए प्रतियोगिताको विजेताले दुई हजार चौधमा युएमा हुने आइसिसी अन्डर नाइन्टिन विश्वकप खेल्न पाउनेछ इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एउटा मात्र खेल हुने भएको छ नेपाली समय अनुसार राति सवा आठ बजेपछि शुरू हुने खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ जारी प्रतियोगितामा राजस्थान तेस्रो स्थानमा छ भने कोलकाता सातौं स्थानमा रहेको छ आजको नतिजाले तालिकामा कुनै परिवर्तन गर्ने छैन यसैबीच गैरातीका खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किङ्स विजयी भएका थिए राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक कार्तिकको अन्तिम साता निर्वाचन गर्ने गरी चुनावको मिति तोक्न सरकारलाई काङ्ग्रेस र एकीकृत माओवादीले दबाब दिने मङ्सिरसम्ममा चुनाव गरी छाड्न सरकार लागि परेको मन्त्री परिषद अध्यक्ष रेग्मीको प्रष्टोक्ति आउँदो असार एक गतेदेखि खाना पकाउने ग्यासको दुई थरी सिलिन्डर लागू गर्ने सरकारको तयारी जेठ मसान्तसम्म आवश्यक सबै प्रक्रिया पूरा गर्न ग्यास व्यवसायीलाई निर्देशन पत्रकारको अधिकारका लागि भूमिका खेल्न नसकेको भन्दै नेपाल पत्रकार महासंघको आलोचना पानीको स्रोत सुकेपछि बैतडीको सलेना गाविसका स्थानीय बासिन्दा समस्यामा पाकिस्तानकी पूर्व प्रधानमन्त्री भुट्टोको हत्यामा अनुसन्धान गरिरहेका एकजना सरकारी वकिलको हत्या बङ्गलादेशको राजधानी ढाकामा भत्किएको गार्मेन्ट कारखानामा मृत्यु हुनेको संख्या पाँच सय नाग्यो र ACC